नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सुनेर बस्नुहुने सम्पूर्ण तपाईँमा कार्यक्रम एक्सन कोडको साथमा सात दिनको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको र यो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चाको साथमा हामी आउने गर्छौँ प्रदर्शन भइराखेका प्रदर्शनको नजिक नजिक आउन लागेका अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् चलचित्रकर्मीसँगको रमाइलो कुराकानी प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रमको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन राउन्ड सोह्र गतिबाट प्रदर्शनमा आउन लागेको छ र मेरो भ्यालेन्टाइनको बारेमा हामी एकछिन पछि चर्चा गर्नु गरौँला र अहिलेलाई भने हामी कुराकानी गर्न लागेका छौँ हिजोबाट प्रदर्शनमा आएको चलचित्र नागबेली र नागबेली चलचित्र हिजोदेखि देशका प्राय मेजर मेजर स्टेसनमा प्रदर्शनमा आएको छ र चलचित्रलाई गोविन्द राईले निर्देशन गरेका हुन् भने रोबिन लिम्बूको चाहिँ लगानी भएको छ र कुराकानीको लागि यतिखेर निर्देशक गोविन्द राई टेलिफोन लाइनमा हुनुहुन्छ गोविन्दजी हार्दिक स्वागत छ यहाँलाई हिजोबाट चलचित्र प्रदर्शनमा आयो है कतिवटा हल पाउनुभयो साठीवटा हलमा प्रदर्शनमा आएको छ कस्तो गर्यो हिजो देशका प्राय सबै स्थानमा पानी परेको थियो है काठमाडौँमा चितवनमा र अन्य स्थानहरू धेरै स्थानमा जहाँ जहाँ सिनेमा चलेको छ ती स्टेसनमा चाहिँ भनौँ न ती ठाउँमा पानी परेको थियो कतिको प्रभाव पार्यो पानीले समग्र बताइदिनुहोस् त हिजोको व्यापार पक्कै पनि अब नेपालीहरू प्रायः अब पहिला पहिला अब एकदम मिहिनेती हार्डवर्किङ गर्छ भन्ने कुरा हुन्थ्यो अहिले नेपालीहरू बढी मात्रामा अलिक अल्के हुन थाल्नु भएछ पानी पर्दा पनि सुतिजाने अलिक गर्ने हुँदा पनि बसिजाने हुनुभएछ अलिक पानीले गर्दाखेरि अलिकति अलिकति त्यो व्यापारमा चाहिँ अलिकति खटपट त होइन है कतिजनाले एकजना हलमा गएर दुःख गरेर हेरिदिनु भएको छ उहाँहरूले चाहिँ एकदमै मनबाट भन्नुभएको थियो कि तपाईँले जुन प्रकारले फिल्म बनाउनु भएको छ जुन प्रकारले यो नागबेली बनाएको छ यो नेपाली फिल्म रहेछ कहीँबाट चोरिएको फिल्म होइन रहेछ एकदमै राम्रो लाग्यो हाम्रो आफ्नै कथा जस्तो लाग्यो एकदम ध्यान दिएर सक्दो राम्रो बनाउँछु भनेर बनाउनु भएको फिल्म रहेछ हजुर पानीले प्रभाव पारेको छ र यो असारमा भनौँ न अलिकति नेपालीहरू अलिकति काममा पनि व्यस्त हुन्छन् होइन त्यसले पनि अलिकति प्रभाव पार्यो सिनेमालाई है र जतिले सिनेमा हेरे ती सबैले चाहिँ मन पनि पुऱ्याइदिनु भयो होइन एकदम उहाँले त एकदम मनबाटै भन्नुभएको थियो अब मैले जिन्दगीमा नचिनेको मान्छेहरू त मलाई चिन्नु होला उहाँहरूले तर मैले चिनेको छुइनँ नि त तर उहाँहरूले मजा मजाले भन्नुभयो एकदम राम्रो लाग्यो फिल्म तपाईँको फिल्ममा सस्पेन्स पनि रहेछ एक्सन पनि रहेछ डान्स पनि रहेछ सबभन्दा ठुलो कुरो त तपाईँहरूको फिल्ममा त सन्देश रहेछ भनेर ओके भनेपछि हिजोको प्रतिक्रियाबाट तपाईँ सन्तुष्टि हुनुहुन्छ र व्यापारमा अलिकति थोरै तपाईँलाई चित्त बुझेन है हजुर पैसा पनि आउँदैन नि त र आज हजुर आजको सो कस्तो भइराखेको छ काठमाडौँमा काठमाडौँ बाहिर के बुझ्नु भयो रिपोर्ट लिनलाई अब जानलाई रेडी कतिवटा हलमा चलेको छ काठमाडौँको मात्र काठमाडौँमा त्यही अठाइस उन्तिसवटामा चलेको छ अठाइस उन्तिसवटा हल पाउनु भएको छ है राम्रो राम्रो हल पाउनु भएको छैन राम्रै छ कस्तो छ विषयवस्तु कस्तो छ फिल्म नागबेलीको र कुन पक्षलाई बढी दर्शकले रुचाए सबभन्दा ठुलो कुरो कथावस्तु नै मन पराउनु उहाँले कथावस्तुलाई मन पराइदिनु भयो डाइरेक्सनको तर्फबाट मन पराउनु भयो स्क्रिप्टिङ राम्रो लाग्यो भन्नुभयो अनि कलाकारको कामहरू जो जो जे खालको कलाकारहरू छान्नु भएको छ एउटा अनुराग सौदो उहाँहरूलाई सौदो खालको रोलमा राख्नु भएको छ एकदमै राम्रो लाग्यो भनेर भनेको छ हजुर र अब निर्देशकको हिसाबले तपाईँ जेबी गर्नुभएको छ होइन धुन के अरे डान्स डाइरेक्टरको हिसाबले तपाईँले सफलता हासिल गरिसक्नु भएको छ र अब सिनेमा निर्देशकको हिसाबले नागबेलीबाट डेब्यु गर्नुभयो र अब के छ आगामी दिनहरूमा के के प्लानिङ के छ अब यस्तो हो मैले त यो चलचित्र नेपाली जनताहरूको लागि नेपालीहरूको लागि सन्देश बनाएर र सबैको भन्छ मनमा पस्न सकोस् भनेर बनाउने हिसाबले बनाएको चलचित्र हो होइन यस्तो फिल्म बनाउनुको लागि प्रड्युसर पनि हतपत्त तातिँदैनन् त्यो रिक्सी काम हो त्यो रिक्सी कामको लागि सबभन्दा पहिला त म धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो धर्म खेली रोमियनलाई होइन अनि उहाँले गर्दाखेरि मैले आज नेपाली भूमिमा नेपाली कथालाई पस्केर नेपाली चलचित्र फिल्म बनाउन सक्षम भएँ अब यसले गर्दाखेरि अब यो मैले पहिलोपटक उहाँहरूको लागि दर्शकहरू नेपाली जनताहरूको लागि बनाएको हो तर अब चाहिँ बनाउने बेलामा चाहिँ अब अर्को पालि बनाउँदाखेरि पनि सन्देशमूलक त हुन्छ तर बढी मनोरञ्जन तरिकाको फिल्महरू बनाउने कोसिस गर्छु हजुर हजुर र अब निर्देशन गर्ने काम चाहिँ म हजुर फिल्ममा तपाईँले धेरै कलाकारलाई चाहिँ भनौँ न खेलाउनु भएको छ यसराज है दयाङ निर्सा रूपा राणा रमेश भुयाल हर्षिका श्रेष्ठ है अब यति धेरै कलाकारलाई खेलाउनु भएको छ स्टोरी लाइन मागेको यति धेरै कलाकार हजुर हजुर त्यो पछि तपाईँले हेर्नु भएको छैन होला भाइ सागर भाइ तपाईँले पनि गरेर हेर्नुहोस् होइन अनि हेर्दाखेरि तपाईँले पनि मलाई भन्नुपर्छ कि के छ अब अर्को पालि इन्टरभ्यू लिँदाखेरि चाहिँ भाइले हेरेर भाइ यो तपाईँको यो पक्ष राम्रो त्यो पक्ष राम्रो लाग्यो भने तपाईँले पनि भन्नुभयो भने मजा आउँछ ओके अब सिनेमाको सिनेमा लेख्ने काम सञ्चारकर्मी देवेन्द्र लामाले गर्नुभएको छ होइन हजुर हजुर जस्ट स्क्रिप्ट पनि मजबुत छ सिनेमाको है र अब चितवनको गणेश चलचित्र मन्दिरमा प्रदर्शन भइराखेको छ है के भन्न चाहनुहुन्छ उत्तर दक्षिण पूर्व पश्चिम मेचीदेखि महाकालीसम्म छरेर बस्नुहुने आम नेपालीहरूको कथा हो यो चलचित्र यो कथामा म चितवनको म धरानको म के भन्छ फिकलको म के भन्छ सुदूरपश्चिमको म काठमाडौँको भन्ने होइन हरेक नेपालीले मेरो कथा हो हाम्रो कथा हो भनेर सम्झेर तपाईँहरूले हेर्न जानुभयो भने पक्कै पनि तपाईँले आफ्नो देशको लागि केही गर्नुपर्छ र नेपाली हुनुको कारण के हो त नेपाली भएपछि हामीले हाम्रो देशको लागि के सोच्नुपर्छ अथवा नेपाली जनता भइसकेपछि अथवा हामीले बेरोजगार युवाहरूले हाम्रो जुन चाहिँ दिमागलाई बिना बित्तामा खेर जान दिनु हुँदैन जे लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्नको लागि जसोसुकै बाधा अर्जन आए पनि त्यसलाई पार गरेर जानुपर्छ र सफलता हासिल गर्न सकिन्छ र सक्षम व्यक्ति बन्न सकिन्छ भन्ने कुराको सन्देश बोकेर आएको चलचित्र हो त्यसैले गर्दाखेरि यो मेरो पहिलो प्रयास एउटा नृत्य निर्देशकले त्यसले गरेको चलचित्र नृत्य नृत्य मात्रै हुन्छ होला भनेर जो जो कन्फ्युज हुनुहुन्छ सबैजनाले गएर एकपल्ट हेर्नुहोस् गोविन्द राई नृत्य निर्देशनले नृत्य निर्देशकले चाहिँ आफ्नो देशको लागि के सोच्दो रहेछ भन्ने कुरा थाहा पाउनु भयो भने भोलिदेखि तपाईँहरूले पनि केही कुराहरू चाहिँ गर्न मन पराउनुहुन्छ कि भन्ने मेरो के भन्छ आशयले तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरू गएर हेरिदिनु होला मेरो पहिलो प्रयास हो सो यो पहिलो प्रयासमा तपाईँहरूले मलाई निराश बनाउनु भयो भने म तपाईँहरूलाई फेरि फेरि धेरै कुराहरू गर्ने कोसिसमा छु त्यो गर्न म सक्दिनँ त्यसैले गर्दाखेरि केही मात्रामा भए पनि हौसला मलाई दिनुहुन्छ भन्ने आशाका साथ तपाईँहरूलाई नागबेली चलचित्र कोसेली दिँदै म यहाँहरूलाई फेरि पनि निमन्त्रणा गर्न चाहन्छु नागबेली चलचित्र हेर्नको लागि हुन्छ नागबेली चलचित्र यतिखेर प्रदर्शन भएर आएको छ यहाँको चलचित्रले राम्रो व्यवहार गर्न सफल रहोस् शुभकामना सँगसँगै छुट्यौँ नमस्कार हजुर नमस्कार छुट्यौँ नमस्कार ए चितवनवासी मेरा आदरणीय दिनहरू अनि रेडियोका टिमहरू तपाईँ भाइ सम्पूर्णलाई मेरो नागबेलीको तर्फबाट एकदमै मुरी मुरी नमस्कार अनि धन्यवाद अनि ज जसले हेर्नु भएको छैन उहाँहरूलाई हेर्नको लागि निमन्त्रणा र आज गुरु पूर्णिमाको दिनमा गुरुले शिष्यलाई शिष्यले गुरुलाई एकअर्काको परिपूरक बन्ने दिन सधैँ रहिरहोस् भन्दै यहाँहरूबाट बिताउन चाहन्छु ओके यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नागबेलीका निर्देशक गोविन्द राई र राईले निर्देशन गरेको चलचित्र नागबेली यतिखेर प्रदर्शन भइराखेको छ र हामी फेरि थोरै नागबेलीको गीतलाई माथि उठाउँछौँ र गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि पुनः आउनेछौँ खुसीले छैन नाचिदा छैन भुइँमा खुट्टा खुसीले छैन छैन मा खुसी मनाउ साथी हो तिर व्यथा भुली खुसी मनाउ साथी हो तिर व्यथा भुली खुसी मनाउ साथी हो तिर व्यथा भुली खुसी मनाउ साथी हो तिर व्यथा भुली खुसी मनाउ साथी हो तिर व्यथा भुली खुसी मनाउ साथी हो अब आकर्षक घडेरीका लागि Jai Kaleshwar real estate and housing द्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्न नगर मोबाइल अन्ठानब्बे चार पचास उनपचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार सय एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न झाडा पखाला रोगबाट बस्ने उपायहरू साबुन पानीले सफासँग हात धुनु पर्दछ शौचालयमा मात्र दिसा पिसाब गर्नु पर्दछ साग सब्जी पकाउनु भन्दा अगाडि राम्ररी पखाल्नु पर्दछ साथै काँचै खाइने फलफुल साग सब्जी राम्रोसँग पखालेर मात्रै खानु पर्दछ सधैँ सफा र ताजा खाना मात्रै खानु पर्दछ बासी तथा सडे गलेका खाना खानु हुँदैन खाना खानु अघि तथा शौचालय गएर आएपछि सफासँग साबुन पानीले मिची मिची हात धुनु पर्दछ शुद्ध पानी मात्रै पिउनु पर्दछ सडुवा रोगबाट आफू पनि बचाउ अरूलाई पनि बचाउ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला जनस्वास्थ्य कार्यालय चितवन हार्दिक बधाई तथा स्वागतम एसएलसी परीक्षामा पूर्वी चितवन प्रथम मेरीगोल्ड आवासीय माध्यमिक विद्यालयका अनुपम ढकाल सहित उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पूर्वी चितवन द्वितीय निलभ छेत्री सुरेन्द्र श्रेष्ठ सन्तोष पौडेल अभिजित परियार समेतको प्रथम रोजाई न्यू क्यापिटल कलेजमा विज्ञान र व्यवस्थापन संकायको कक्षा एघारमा सीमित सिटको लागि धमाधम भर्ना भइरहेको जानकारी गराइन्छ उत्कृष्ट विद्यार्थीहरूको रोजाइमा न्यू क्यापिटल कलेज प्राचार्य एवं new capital college Ratnagar Chitwan phone number शून्य छपन्न पाँच त्रिसठी चार सय तेत्तिस पाँच एकसठी नौ सय तेइस र पाँच साठी नौ सय सतासी टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी उत्तीर्ण पछिको सम्पूर्ण प्राविधिक शिक्षा एनपिआई एजुकेशनल नेटवर्क भरतपुरमा विगत दुई दशक देखि प्राविधिक शिक्षाको क्षेत्रमा अग्रणी संस्था नेपाल पोलिटेक्निक इन्स्टिच्युट अन्तर्गत शैक्षिक वर्ष दुई हजार एकहत्तरका लागि भर्ना खुलेको जानकारी गराइन्छ कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronics overseer computer overseer र सिभिल ओभरसियर स्वास्थ्य तर्फ ए ल्याब टेक्निसियन र स्टाफ नर्स साथै टिएसएलसी तहतर्फ ANM CMA lab assistance veterinary JTA अमिन अर्थात् नापी विषयको प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट क्याम्पसमा सम्पर्क राख्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति यही साउन पाँच गतेसम्म प्रवेश परीक्षा यही साउन नौ र दस गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute NPI Bharatpur Chitwan phone शून्य छपन्न पाँच बहत्तर चार सय सत्र पाँच चौबिस एक एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास साठी सात अडसठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट जातिको के छलमोल हाम्रै बिर्खे नै अनमोल हत्ता कालो नधेर गोरो राइफल बाको एक्लो छोरो बिर्खे भइखै गाह्रो साह्रो पर्दा सबैलाई चाहिने यही बिर्खे अरे वाह अरे वाह ओइ बिर्खे सबको प्यारो प्यारो बिर्खे बिर्खे ब्रेक बसीको फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कट सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कट आउने गर्छ साधुको शनिबार बिहान नौ बजेको समाचारपछि करिब करिब दस बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूमा नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चाका साथमा हामी आउने गर्छौ र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ बिर्खेलाई चिन्चस र यो चलचित्र भदौ बिस गतिबाट प्रदर्शनमा आउन लागि लागेको छ र सुभाष थापाले चलचित्रलाई निर्माण गरेका हुन् र अराज केशवको निर्देशन रहेको छ कलकारको परिचय गराउने हो भने सुभाष थापा ऐश्वर राई विनिता खड्का सुरेश सुप्रेती बालदीप राई सुरवीर पण्डित शिशिर भण्डारी निर्मल शर्मा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र कमेडी धारमा कमेडी धार सँगसँगै एक्सन प्याटर्नलाई चाहिँ सिनेमाले समाएको छ अब हेर्न बाँकी छ सिनेमाले के कस्तो गर्छ भदौ बिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ यो जानकारीपछि अबलाई फेरि पनि जानकारी जोड्छु एउटा चलचित्र स्टपिड मन र स्टपिड मन पनि अब चाँडै प्रदर्शनमा आउँदैछ चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने निरज ब्रालको लगानी रहेको छ अर्जुन पोखरेलको सङ्गीत रहेको छ निरज बराल जीवन लोइटे लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र स्टुपिड मन चाहिँ सुटिङ गरेको हो थाइल्यान्डमा र त्यस्तै मेरो भ्यालेन्टाइनको गीत मैले सुरुवातमा बजाएको थिएँ र थोरै चर्चा गरौँ श्रावण सोह्र गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र मेरो भ्यालेन्टाइनले लभ फ्रेन्डसिपलाई चाहिँ देखाउन खोजेको छ सुशील श्रेष्ठको लगानी रहेको छ मेरो भ्यालेन्टाइनमा सुरेश सुब्बाको निर्देशन रहेको छ यस फिल्ममा सुगम पोखरेलको सङ्गीत रहेको छ निशा अधिकारी बाबु बोगटी सुस्मिता हटकाल स्वतन्त्र प्रताप शाह लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ मेरो भ्यालेन्टाइनमा र मेरो भ्यालेन्टाइन श्रम सुरु गतेबाट प्रदर्शनमा आउँदैछ र यो जानकारी पछि अबलाई थोरै जानकारी जोड्छु जानकारी रहेको छ सलामी र सलामीको यतिखेर वीरगंजमा छायाङ्कन भइराखेको छ र सलामी एक्सन प्रधान चलचित्र रहेको छ र यो चलचित्रको यतिखेर वीरगंजमा छायाङ्कन भइराखेको छ यो वर्षाले गर्दा अलिकति थोरै डिस्टर्ब भएको कुरा चाहिँ हामीलाई जानकारी गराएका छन् सलामी सलामीका निर्माण संयोजक कृष्ण कोइरालाले र भने हामी पर्ने बेला भइसकेको छ जाँदा जाँदै म गीत सुनाउँछु चिहान चलचित्रको र चिहान चलचित्र सेकेन्ड विकमा प्रदर्शन भइराखेको छ देशका केही सिनेमा घरमा मात्र चलचित्रलाई बद्री कृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् भने रमेश थापाको लगानी रहेको छ पूजना प्रधान निरज बरा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ र यो चिहानको गीत सँगसँगै छुट्टिनु पर्ने बेला भइसकेको छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै कार्यक्रम हेडसन कोर्टबाट म सागर छुटिन्छु हवस् त नमस्कार